भारत भ्रमणमा रहनुभएका एमाले वरिष्ठ नेता नेपालद्वारा राजनैतिक भेटघाट शुरू निर्वाचनको तयारी तथा सरकारको काम कारवाहीका विषयमा छलफल गर्दा मन्त्री परिषदको बैठक केही बेरमा बस्दै अर्थमन्त्री कोइरालाद्वारा काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीलाई निर्देशन संविधान सभाबाटै संविधान लेखिनुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई स्पेनमा भएको रेल दुर्घटनामा पैंतालिस जनाको मृत्यु पाकिस्तानको सिंह प्रान्तमा रहेको जासुसी कार्यमा भएको आक्रमणमा परि जनाको ज्यान गयो तीस घाइते र राजधानीमा जारी अन्डर सिक्सटिन साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने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 अब समाचार विस्तारमा भारत भ्रमणमा रहनुभएका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आज राजनैतिक भेटघाट शुरू गर्नुहुने भएको छ नेता नेपालले आज भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंह र भारतीय कंग्रेस आयोग अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गर्नुहुनेछ प्रधानमन्त्री सिंहको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जानुभएका नेपालले आज बिहानबाट राजनैतिक भेटघाट शुरू गर्नु भएको छ भ्रमणका क्रममा नेपालको द्विपक्षीय हित र संविधान सभा निर्वाचनको विषयमा छलफल हुनेछ त्यसैगरी नेपालले बिहारस्थित नालन्दा विश्वविद्यालयको विशेष समारोहमा सहभागी हुने र त्यसक्रममा बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग समेत छुट्टै भेटवार्ता हुने कार्यक्रम रहेको छ आज बिहान पूर्व प्रधानमन्त्री नेपाल दिल्लीस्थित होटल ओभरायलमा भारतीय कंग्रेस शाहीका सचिवहरूसितको टोलीसँग ब्रेकफास्टमा सहभागी हुनुभएको थियो त्यस्तै भारतीय राष्ट्रपति सहित विभिन्न दलका नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ भ्रमण सकेर नेता नेपाल आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ बुधबार महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराई सहित नेता नेपाल भारत जानु भएको हो निर्वाचनको तयारी तथा सरकारको काम कार्यवाहीका विषयमा छलफल गर्दा मन्त्री परिषदको बैठक आज बस्दैछ मन्त्री परिषदको कार्य सिंहदरबारमा अहिले के बेरमा नै बस्ने बैठकले आज निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याथप गर्ने बुझिएको छ आयोगका पदाधिकारीले काम थालेको दिनबाट गणना गर्दा आयोगको म्याद आज सकिँदैछ तोकेको काम नै नसकी म्याद सकिन थालेपछि आयोगले अब पन्ध्र दिन म्याथप गर्न सरकारसँग आग्रह गरेको थियो सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अन्सारीको नेतृत्वमा गठित क्षेत्र निर्धारण आयोगले दुई हजार चौध सालको निर्वाचनको बेला रहेको क्षेत्रमा केही थपघट गरी क्षेत्र निर्धारण गर्ने तयारी गरेको जनाइएको छ यस्तै मन्त्री परिषद बैठकमा असन्तुष्ट दलहरूसँगको वार्ता प्रक्रिया सरकारको काम कार्यवाही लगायतका विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् अर्थमन्त्री शंकर प्रसाद कोइरालाले काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ उद्योग मन्त्री समेत रहनुभएका कोइरलाले सिमेन्ट तेल तथा औषधिको गुणस्तरका विषयमा धेरै जनगुनासो आउने गरेको प्रति सचेत गराउँदै यस्ता विषयमा सम्झौता नगर्न निर्देशन दिनुभयो उद्योग मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूको समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री कोइरलाले आफू काम गर्ने थलोलाई समन्वयात्मक र प्रविधि मैत्री बनाउन सुझाव दिनुभयो जन सरकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय जनमुखी पारदर्शी र सेवामुखी हुनुपर्ने उहाँको भनाई थियो कम्पनी रजिस्ट्रार कार्यालय र उद्योग विभागमा के सुधार आए पनि गुणस्तर तथा नाप्तोल विभागप्रति सर्वसाधारणको गुनासो नघटेको भन्दै मन्त्री कोइरालाले ट्याक्सीको मिटर बिगार्न सहयोग गर्ने कर्मचारीलाई तत्काल कार्यवाही गर्न निर्देशन दिनुभयो जनतालाई प्रत्यक्ष सेवा दिने संस्थाहरूको छवि बिग्रिएको आफूलाई प्रिय नलाग्ने भन्दै उहाँले भन्नुभयो सिरोसिरो निहुराउने निहुराएर हिँड्नुपर्ने अवस्था ल्याउन नदिनुहोला बैठकमा अघिल्लो वर्षको समीक्षा र यो वर्ष गर्ने कामका विषयमा पनि छलफल भएको थियो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान सभाबाटै संविधान लेखिनुपर्ने बताउनु भएको छ आयोगबाट लेखेको धेरै संविधानबाट जनताको अधिकार सुरक्षित नभएकोले संविधान सभा निर्वाचन आवश्यक भएको बताउनुभयो निर्वाचन बारेमा पार्टीले राखेको प्रशिक्षणका लागि केसीले आज पत्रकार सम्मेलनमा सरकारप्रति विश्वास नभए पनि लोकतन्त्रको रक्षाका लागि आगामी मंगिर चार गते हुने संविधानसभा निर्वाचनमा भाग लिनुपर्ने बताउनु भएको हो बहिष्कार गर्न हिँडेको बहिष्कार गर्दै हिँडेको नेकपा माओवादीलाई पनि उहाँले निर्वाचनमा जान आग्रह गर्नुभयो चार दलीय सिन्डिकेटकै सरकार भए पनि निर्वाचनबाट डराएर भाग्नुभन्दा भाग लिएर लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्नु आवश्यक भएको केसीको भनाई छ संविधान सभाभित्र संसद पनि रहने हुँदा दलीय सरकार निर्माण र सरकारको नियन्त्रण गर्न सकिने भएकोले निर्वाचन अनिवार्य भएको केसीले प्रश्न पार्नुभयो सुधसँग मिलेर राष्ट्रियता जोगाउँछौ भन्नु दुर्भाग्य भएको पनि उहाँले टिप्पणी गर्नुभयो कोशी गन्दगी र कालापानीका सम्झौतादेखि राष्ट्रियता बेचेका सबै घटनामा राष्ट्र प्रमुख राजा थिए केसीले भन्नुभयो राजगद्दी सुरक्षाको लागि राजाहरूले देशको अखण्डता र राष्ट्रियता धरापमा पारेका थिए दुई सय चालिस वर्षसम्म राजतन्त्रले अधिकांश समय राजगद्दी मात्र सुरक्षा गर्दै जनतालाई धोका दिएको केसीको आरोप छ राष्ट्रियताको नारा भज्दै जनतालाई नोकर बनाउनेमा राष्ट्रियता देख्न नहुने केसीको तर्क छ बहुदल लोकतन्त्र र गणतन्त्रको माध्यमबाटै राष्ट्रियताको संरक्षण हुने उहाँले दावी गर्नुभयो संहितामा जान्न संहितामा जाने भन्ने दूरदर्शी निर्णयले अघिल्लो संविधान सभाको चार वर्ष कार्यकालमा संविधान नबनेको भन्दै अब फेरि संहिताको नारा दिएर जान नहुने केसीले बताउनुभयो संविधान बनेमा राजावादीहरू स्वत समाप्त भएर जाने भन्दै संविधान बन्न नदिने तत्वको खेलमा हाम्रा दलहरू भुलेको उहाँले आरोप समेत लगाउनुभयो नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको निधनको शोकमा आज देशभरका कार्यालय बन्द गरेका छन् कर्मचारीको निधनप्रति शोक व्यक्त गर्दै अध्यक्ष झलनाथ खनालले विज्ञप्ति जारी गरी पार्टीका तर्फबाट शोक मनाउने घोषणा गर्नुभएको हो यस्तै एमाले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगरेर पाँच दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्मचारीको हिजो उपचारको क्रममा मृत्यु भएको थियो कपिल वस्तुको पिपरा तीन दिन अघि कुटपिटबाट ज्यान गुमाएका अवैदुर रहमानको हत्याको आरोपमा प्रहरले दुईजनालाई नियन्त्रणमा लिएको छ हत्याका आरोपी अरू पन्ध्रजना फरार छन् फक्राउ पर्नेमा नरमुल्लाह मुसलमान र अयुब मुसलमान रहेको प्रहरीले जनाएको छ अयुबको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ पिपरा अब्दुल रसिद पक्ष र मोहम्मद अयुब मुसलमान पक्षबीच जग्गा विवाद झगडामा परिणत हुँदा अवैदुर रहमानको ज्यान गएको थियो नुवाकोटको बागेश्वरी गाविस छ कटुन्जे गाउँ पहिरोको खतरामा परेको छ लगातारको वर्षाको कारण कटुन्जे गाउँमा रहेको उनातिस मध्ये उन्नाइस घर पहिरोको खतरामा परेको स्थानीय बासिन्दाले बताएका छन् पहिरोले स्थानीय भीमबहादुर अधिकारी र ढिलबहादुर अधिकारीको घर पूर्ण रूपमा क्षति भएको छ भने अरू दस घरमा पनि क्षति पुर्याइएको छ पहिरो खस्ने क्रम नरोकेपछि पचासजना भन्दा बढी नजिकैको कालिका निमाविता रात बिताउन थालेको रेडक्रस सोसाइटीका जिल्ला सभापति गणेश कुमार नेपालले बताउ 我女朋友。 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको पछिल्लो एक वर्षमा बाइसवटा पानी उद्योगलाई कार्यवाहीका लागि मुद्दा चलाइएको छ अनुगमनका क्रममा यी उद्योगले गुणस्तर कायम नगरेको र सरसफाईमा पनि ध्यान नदिएको पाइएपछि मुद्दा चलाइएको छ यस्तै पछिल्लो समयमा मात्र गुणस्तरहीन पानी बेच्ने वटा उद्योगमा सील गरिएको छ गुणस्तर कायम नगरी कारोबार गर्ने उद्योगलाई खाद्यान्न दुई हजार तेइस अनुसार तीन वर्षको जेल सजाय या दस हजार जरिवाना या दुवै सजाय हुने व्यवस्था छ अनुगमन स्थलमा गुणस्तरहीन भेटिएकालाई नगद जरिवाना मात्र तिराउने गरेकाले यस्ता उद्योगीलाई निरुत्साहित गर्न नसकेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताउनुभयो उहाँका अनुसार बजारमा अहिले उद्योग दर्ता नगरिकनै धेरैले पानी बिक्री गरिरहेका छन् दुई सय भन्दा बढ़ी पानी उद्योग दर्ता नभएकाले दर्ता नम्बर नभएका जारको प्रयोग नगर्न उहाँको आग्रह छ तताउँदै गरेको दूधको भाँडोमा डुबेर ताप्लेजुङको फुङलिङ पासमा एक बालकको ज्यान गएको छ इलाम घर भई ताप्लेजुङको फुङलिङ पासमा दूध डेरी सञ्चालन गर्दै आएका महेश अधिकारीका तीन वर्षका छोरा बल्लभ अधिकारीको उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो मंगलबार दिउँसो खेल्दा खेल्दै अचानक तताउँदै गरेको दूधको भाँडोमा परेर शरीरको नब्बे प्रतिशत भाग जलेको उनलाई अस्पतालले उपचार गर्न नसक्ने भन्दै धरान पठाएको थियो बालकको भन्दा मुनिको सबै भाग जलेको थियो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ चुनाव नभई राजावादी र माओवादी बीच सहकारी हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाको अभिव्यक्तिप्रति तपाईँ के भन्नुहुन्छ ए राष्ट्रलाई जोगाउन होला बे सोचे जस्तो सजिलो कहाँ हुन्छ र रसी नमचिने फिङको सही झड्का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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ हेटडा वीरगंज सड़क खण्ड खुल्ला रहेको छ नानगढ मुगलिन सड़क खण्ड मुगलिन ओबिसे काठमाडौँ सड़क खण्ड मुगलिन दमोली पोखरा सड़क खण्ड र नानगढ प्रासे बोटो सड़क खण्ड पनि खुल्ला रहेको छ ट्राफिक खबर ट्राफिक साथ में फोटो पॉइंट फोर डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राचोक चितवन फोन नंबर शून्य छप्पन्न पाँच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पाँच पचास एकसठी सात सौ तिरचालीस अन्तर्राष्ट्रिय समाचार स्पेनमा भएको एक रेल दुर्घटनामा पैंतालिस जनाको मृत्यु भएको छ भने अन्य पचास जना घाइते भएका छन् अधिकारीका अनुसार सेन्टियागो दे कम्पोस्टेला शहर नजिकै उक्त दुर्घटना भएको थियो द्रुत गतिमा रहेको रेलमा लगभग दुई सय पचासजना सवार रहेका थिए सार्वजनिक विधाको पूर्व संध्यामा सबै विदा मनाउन जाँदै गरेका यात्रुहरू रहेको बताइएको छ तेह्रवटा डिब्बा रहेको रेलको चारवटा डिब्बा क्षतिग्रस्त भएको छ यस्तै प्रधानमन्त्री मारियानो राजोले घटना लगतै आपतकालीन मन्त्री मन्त्रीस्तरीय बैठक बोलाएर दुर्घटना भएको स्थलको भ्रमण भ्रमण गर्ने बताएका छन् दुर्घटना के कारणले भयो भन्ने बारेमा भने अनुसन्धान जारी छ पाकिस्तानको सिंह प्रान्तमा रहेको जासुसी कार्यालयमा भएको आक्रमणमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य तीसजना घाइते भएका छन् अधिकारीहरूका अनुसार सुकुर शहरमा रहेको उक्त कार्यालयलाई बन्दुकधारीले निशाना बनाएका थिए प्रहरीका अनुसार दसजनाको संख्यामा बन्दुकधारीहरू आएका थिए सुरक्षाकर्मी र आक्रमणकारी बीच केही बेर दोहोरो भिडन्त भएको बताइएको छ आक्रमणकारीले अन्य सुरक्षा एजेन्सीको कार्यालयमा समेत आक्रमण गरेका छन् आक्रमणको कारण नजिकका केही भवनहरू भत्किएका छन् भत्किएको भवनभित्र केही मानिसहरू उनीहरू फसिरहेको हुन सक्ने आशंका गरिएको छ आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन अब खेल समाचार राजधानीमा जारी अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेश बीच प्रतिस्पर्धा हुने भएको छ लगन खेल स्थित आर्मी मैदानमा अपरान्न चार बजेपछि हुने खेलमा दुई देशबीच समूह विजेताको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् समूह बीबाट सेमी फाइनल पुगिसकेको यी दुई टीम बीचको विजेताले अफगानिस्तानसँग सेमी फाइनलमा भिड्नेछ भने उपविजेताले नेपालको सामना गर्नेछ हिजोको खेलमा पाकिस्तानलाई तीन शून्य गोल पराजित गर्दै नेपाल समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको थियो समाचारको अन्तिममा प्रमुख समाचारका भारत भ्रमणमा रहनुभएका एमाले वरिष्ठ नेता नेपालद्वारा राजनैतिक भेटघाट शुरू निर्वाचनको तयारी तथा सरकारको काम कारवाहीका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक बस्दै अर्थमन्त्री शंकर प्रसाद कोइरालाद्वारा काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीहरूलाई निर्देशन संविधान सभाबाटै संविधान लेखिनुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई इस्रेलमा भएको रेल दुर्घटनामा पैंतालिस जनाको मृत्यु पाकिस्तानी सिंह प्रान्तमा रहेको जासुसी कार्यमा भएको आक्रमणमा परि पाँचजनाको ज्यान गयो तीस घाइते र राजधानीमा जारी अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार